कहिले मन कहिले त्यसै अताली दिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अताली दिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले के सोध्छु म जिन्दगीमा सबै अधुरो रहिदिन्छ बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ खाली खोज्छु सपना आँसुले नै पखालिदिन्छ संभाली सकहिले मन कहिले त्यसै अकाली दिन के के चाहन्छु म जिन्दगीमा सबै अपुरो भइदिन्छ साझ आउँछ सम्झना बोकी फेरि बाटो भइजान्छ छ कहिले मन कहिले त्यसै हतालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै हतालिदिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले त्यसै दिन्छ कहिले त्यसै दिन्छ कहिले त्यसै हतारी